खर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात छ एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट भारतीय प्रधानमन्त्री मोदी आइतबार बिहान नेपाल आउने कार्यक्रम निश्चित मोदीको नेपाल भ्रमणलाई विवाद रहित बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरू व्यवस्थापिका संसदको बैठक आज बस्दै बैठकमा विनियोजन गरिएको बजेटमाथि छलफल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 प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सबै दलले सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको बालुवाटार स्रोतले जनाएको छ बैठकमा विभिन्न दलका प्रतिनिधि आउने क्रम शुरू भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो प्रधानमन्त्री कोइलाले यसअघि भारतीय समकक्षी मोदीको भ्रमणका बारेमा सत्तारूढ़ दलसँग पनि छलफल गरिसक्नु भएको छ उहाँले प्रमुख तीन दलको बैठक बोलाएर पनि भारतीय प्रधानमन्त्रीको भ्रमणका बारेमा छलफल गरिरहनु भएको छ तीन दलको बैठकले संविधान सभाका सबै दल र बाहिर रहेका राजनीतिक दलहरूसँग पनि सहमति जुटाउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सर्वदलीय बैठक आह्वान गरिएको हो व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ दिउँसो एक बजेपछि बस्ने आजको बैठकमा विनियोजन गरिएको बजेटमाथि छलफल हुने भएको छ मन्त्रालयगत छलफल आजदेखि शुरू हुँदैछ यसअघि नौ गतेदेखि नै बजेटमाथिको छलफल शुरू गर्ने संसद सचिवालयको तयारी भए पनि योजना आयोगले रातो किताब भाग दुई सफाईमा ढिलाइ गरेका कारण छलफल पनि ढिला शुरू भएको हो आजको बैठकमा मन्त्रालयगत रूपमा छुट्टाइएको बजेटमाथि सभासदले आफ्नो धारणा राख्ने भएका छन् नेपाली कंग्रेसका संस्थापक महामानव बीपी कोइरलाले प्रयोग गर्नुभएका ऐतिहासिक सामग्री तथा दस्तावेजको दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भन्ने समस्या उत्पन्न भएको छ बीपी जन्म शताब्दीको अवसर पारेर शुरू गरिएको बीपी विचार यात्राकी क्रममा विराटनगरमा रहेको कोइला कोइराला निवासबाट ल्याएका पुराना सामग्रीहरू जस्ताको तस्ती राख्न अहिले बेपी संग्रहालयलाई अप्ठ्यारो परेको संग्रहालयका प्रमुख परशुराम पोखरेलले जानकारी दिनुभयो विराटनगरबाट बेपी कोइरालाले अध्ययन गर्नुभएका एक सय भन्दा बढ़ी पुस्तकहरू ल्याइएको भए पनि पुस्तक पुराना भएर जहाँ छोयो त्यही खस्ने अवस्थामा रहेकाले जोगाउन पनि मुस्किल परेको उहाँको भनाइ छ संग्रहालयका लागि सरकारले थप बजेट विनियोजन नगर्दा पनि समस्या भएको उहाँको भनाइ छ सयको प्रहरीमा पुराना पुस्तक छन् उहाँले भन्नुभयो सबैले देख्न र अध्ययन गर्न पाउने अवस्था बनाउन र डिजिटल रूपमा किरा नलाग्ने बनाउन नै अहिलेको चुनौती हो पोखरेलले सरकारले यसमा ध्यान नदिएको समेत गुनासो गर्नु भएको छ कोइराला निवासमा रहेका खाजा तथा खाना खाने सामग्री काठको बाकस माला कोइरालालाई विभिन्न निकायबाट दिइएका उपहारहरू संरक्षणका लागि बीपी संग्रहालयमा ल्याइएको छ उहाँले आर्थिक संगै पूर्वाधारमा समेत समस्या उत्पन्न भइरहेको बताउनु बताउनुभयो वन तथा भू संरक्षण मन्त्रालयले जिल्लाका वन कार्यालयलाई कार्यालयहरूलाई दश वर्षे रणनीति कार्यान्वयनका लागि निवेदन निर्देशन जारी गरेको छ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी स्थानीय निकाय जिल्ला विकास समिति गाउँ विकास समिति र नगरपालिकासँग समन्वय गरी एक घर एक रूख एक गाउँ एक वन तथा एक नगर अनेक उखान कार्यक्रमलाई अघि बढ़ाउन आफ्ना निकायहरूलाई निर्देशन दिएको हो वन सम्बन्धी दश वर्षीय रणनीति अन्तर्गतका कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन मन्त्रालयले स्थानीय निकायका सबै गैर सरकारी संघ संस्थाहरूसँग समेत समन्वय गरी अघि बढ्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता कृष्ण आचार्यले जानकारी दिनुभयो कार्यक्रम अनुसार हाल कुल भूभागको उनातिस प्रतिशत वन क्षेत्र रहेकोमा त्यसलाई चालिस प्रतिशत पुर्याउन सरकारले सुरक्षात्मक संरचनात्मक तथा प्रबन्धनात्मक कार्यनीति समेत अघि बढ़ाएको छ रणनीति सफल बनाउन वन आश्रित गरीब महिला विपन्न दलित तथा आदिवासी जनजातिहरूको जीविकोपार्जन सुधारका लागि क्षमता अभिवृद्धि तथा सशक्तिकरण र हरित रोजगारीमूलक कार्यक्रमहरू सञ्चालन गरिने भएका छन् नेपालको एकमात्र रेल सेवा सनकपुर जयनगर रेल सेवा ठप्प भएपछि भन्सार असुली प्रभावित भएको छ धनुषाको मुख्य नाका जयनगरबाट जनकपुरसम्म सामान उसार पसार गर्ने एक मात्र यातायातका साधन सेवा रेल सेवा गएको माघ महिनादेखि अवृद्ध भएपछि भन्सार असुली प्रभावित भएको भन्सारकाले जनकपुरले सुनाएको छ रेलवे सेवा सञ्चालनमा हुँदा अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच प्रतिशत अर्थात नौ करोड़ रूपियाँ भन्दा बढ़ी राजस्व राजस्व संकलन गरेको भन सरकारले जनकपुरले आर्थिक वर्ष दुई हजार सत्तरी इकहत्तरको आधा समय नपुग्दै बीचमै रेल सेवा ठप्प भएपछि यस वर्ष सात करोड़ दस लाख मात्र राजस्व संकलन गरेको कार्यालयका निमित्त प्रमुख जगदीश पूर्वेले जानकारी दिनुभयो कार्यालयका अनुसार रेलवे सञ्चालनको बेला स्थानीय व्यापारीहरूले सामानहरू ल्याउँदा दैनिक दुई लाखसम्म भन्सार असुल हुने गरेको थियो अब पालो अर्पण सुनावासको अर्पण सुनावासमा हाम्रो प्रश्न छ दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यले चितवनको पछिल्लो सक्रियताप्रति तपाईँ के भन्नुहुन्छ यी सकारात्मक बी दीर्घकालसम्म टिकाउन जरूरी सी अझै धेरै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 अधिकारीहरूले जनाएका छन् पहिरोमा पैंतिसदेखि चालिस घर बगेको अनुमान गरिएको छ दुर्घटना पुणे जिल्लाको सदरमुकामदेखि एक सय किलोमिटर टाढा पर्ने आम्बे गाउँ पञ्चायतको मालिड गाउँमा भएको भारतीय संचार माध्यमले सुनाएका छन् अविरल वर्षाका कारण एक पहाड़मा पहिरो गएको थियो घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विज्ञप्ति मार्फत दुःख व्यक्त गर्नु भएको छ भने गृहमन्त्री राजनाथ सिंहले आज घटनास्थल जाँदै हुनुहुन्छ गाजाको एक व्यस्त तरकारी पसारमा इसरायली सेनाले गरेको हमलामा कम्तीमा सत्र जनाको मृत्यु भएको छ गाजाको स्वास्थ्य मन्त्रालयले उक्त हमलामा एक सय साठी जना घाइते भएको सुनाएको छ हिजो इजरायली सेनाले गरेको आक्रमणमा थुप्रै जनधनको क्षति भएको अधिकारीहरूले सुनाएका छन् उक्त बजार क्षेत्रमा चार घण्टाका लागि युद्ध विराम भएको खबर पाएपछि स्थानीयहरू बजारमा निस्किएका थिए ठूलो संख्यामा स्थानीयहरू बजारमा निस्किएका बेला आक्रमण भएको थियो तर इजरायली सेनाले उक्त बजार क्षेत्रमा युद्ध विराम नभएको बताएको छ यता यसअघि हिजो बिहान गाजा क्षेत्रमा संयुक्त राष्ट्र संघले शरणार्थीहरूका लागि बनाइदिएको एक आवासीय विद्यालयमा इस्रायली सेनाले गरेको आक्रमणमा सोह्र सनाको मृत्यु भएको थियो खेल समाचार इङ्ल्याण्ड विरूद्धको तेस्रो टेस्ट बराबरी गर्न भारतले संघर्ष गरेको छ चार सय पैंतालिस रनको लक्ष्य पछाएको भारतले चौथो दिनको खेल सकिँदा चार विकेट गुमाएर गुमाउँदै एक सय बाह्र रन जोडेको छ भारतले अझै तीन सय तीस रनले पछाडि रहेको छ भारतले आज दिनभरि आउट नभई खेलमा बराबरी हुनेछ भने इङ्ल्याण्डलाई जित्नका लागि भारतका छजना ब्याट्समानलाई आउट गर्नुपर्नेछ भारतका जिङ अजेङ्का रहेने र रोहित शर्मा क्रिस्मा छन् रहेनले अठार तथा शर्माले छ रन बनाएका छन् इङ्ल्याण्डले पहिलो पारीमा पाँच सय उनासत्तरी तथा दोस्रो पारीमा दुई सय पाँच रन बनाएको थियो भारतले पहिलो पारीमा तीन सय तीस रन बनाएको थियो अन्तिम दिनको खेल आज दिउँसो पाउने चार बजेदेखि शुरू हुनेछ बिहान दस बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू एकपटक भारतीय प्रधानमन्त्री मोदी आइतबार बिहान नेपाल आउने कार्यक्रम निश्चित मोदीको नेपाल भ्रमणलाई विवादित रहित बनाउन प्रधानमन्त्री निवासमा लुवाटारमा बैठक शुरू व्यवस्थापिका संसदको बैठक आज बस्दै बैठकमा विनियोजन गरिएको बजेटमाथि छलफल हुने गाँसको एक बजारमा चालिस जनाको हमलामा परि सत्र जनाको मृत्यु भारतको पुणे जिल्लामा पहिरोमा परि जानेको संख्या एक्काइस पुग्यो र इङ्ल्याण्ड विरूद्धको तेस्रो टेस्ट बराबरी गर्न भारतद्वारा संघर्ष हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिता भए नमस्कार यस अर्पण समाचारको साथमा